एकानब्बे दशमलव छ मेगाहर्जमा पूर्वी नेपालका विभिन्न भूभागमा तथा W W W dot Radio Vision dot com dot NP log in गरेर विश्वका जुनसुकै स्थानमा रहेर पनि तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहेको हुनुपर्छ तपाईँ सम्पूर्ण मुक्तक नमस्कार छ स्वागत छ कार्यक्रम मुक्तकमालामा सधैँ चाहिँ आज पनि उपस्थित भइसकेको छु कार्यक्रममा म मदन भण्डारी आज प्रविधि संयोजनमा हुनुहुन्छ मित्र अच्युत सुवेदीजी भोकाहरूलाई देखेपछि खाइरहेको गाँस छाड्न मन लाग्छ भोकाहरूलाई देखेपछि खाइरहेको गाँस छाड्न मन लाग्छ निजी खुसीहरू होइन सपनाहरूको रास छाड्न मन लाग्छ यदि सक्दिनँ म केही गर्न दुखी असहायहरूका लागि भने बाँच्नु अर्थहीन लाग्छ र अन्तिम सास छाड्न मन लाग्छ बाँच्नु अर्थहीन लाग्छ र अन्तिम सास छाड्न मन लाग्छ यी कसिला मुक्त करबहरू निशा केसीजीले लेख्नुभएको हो निशा केसीजी हाल काठमाडौँमा बस्दै आइरहनु भएको छ उहाँका यिनी मुक्तक अरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु श्रोता आज पनि तपाईँले नै मायाले स्नेहले Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेजमा पोस्ट गर्नुभएका मुक्तक सरसर सरसर्ती वाचन गर्नेछु पहिलो मुक्तक लिन चाहन्छु देवती खत्रीजीको रोजे जस्तो मिल्ने भए तिम्रो माया रोज्थेमा त रोजे जस्तो मिल्ने भए तिम्रो माया रोज्थेमा त सोचे जस्तो मिल्ने भए हाम्रो मिलन सोच्थे म त जे जे रोजे जे जे सोचे पाइन जिन्दगीमा पुजे तिमी मिल्ने भए निर्जीव ढुङ्गा म त पुजे तिमी मिल्ने भए निर्जीव ढुङ्गा पुस्थे म त यी मुक्त खरबहरू देवदी खत्रीजीले धनगढी कैलालीबाट प्रेसित गर्नुभएको हो हाल उहाँ काठमाडौँमा बस्दै आइरहनु भएको छ अर्को मुक्तक छ मसँग मुना मगर्जीको एक दिन भानी तिम्रो हुने धोको छ एक दिन भानी तिम्रो हुने धोको छ देखे पनि झम्टिएर रुने धोको छ पागल मन हो कि अभावको पीडा आँसुले मनको पीर धुने धोको छ आँसुले मनको पीर धुने धोको छ मुना मगर्जीले यी सुन्दर हरफहरू धादिङबाट पठाउनु भएको हो अर्को मुक्तक छ मसँग कर्म मुस्कानजीको अमृत भन्दै पिलाउँदी रहेछौ जहर बनाएर अमृत भन्दै पिलाउँदै रहेछौ जहर बनाएर लाउँदै माया छुटाउँदै रहेछौ रहर बनाएर चिनेको छु बुझेको छु र जिएको पनि त छु दुनियाँ स्वार्थी हुन्छ भन्ने ठहर बनाएर दुनियाँ स्वार्थी हुन्छ भन्ने ठहर बनाएर उर्हरी दाङ स्थायी रहाल बिरानु मुलुकमा छु भन्दै यी मुक्त करपहरू कर्म मुस्कानजीले सम्झनु भएको हो तपाईँकै मुक्त करपहरू लिने क्रममा छु श्रोता अर्को मुक्तक लिन चाहन्छु तेजेन्द्र विवासीको मुटुभरि नेपाली पन बोकेर मुटुभरि नेपाली पन बोकेर गर्छु सामना दुष्ट शत्रु तोकेर आखिर म गोर्खाली नहुँ हुँ यार सानसँग जिउँछु छाती ठोकेर सानसँग जिउँछु छाती ठोकेर नेपालगञ्ज स्थायी घर र हाल वैदेशिक रोजगारको सिलसिलामा रहनुभएका तेजेन्द्र विवासीले नियमित रूपमा हामीलाई सम्झिरहनुहुन्छ आफ्ना लोभलाग्दा मुक्त करफहरू पठाइरहनुहुन्छ श्रोता कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली राख्न चाहन्छु गीत राख्नु पूर्व निकै लामो समय पश्चात विमल श्रेष्ठजीले हामीलाई काभ्रेबाट सम्झनु भएको छ विमल श्रेष्ठजीका मुक्त गरफसँगै यो गीत तपाईँलाई फेर्नै पर्दैन श्वास मैले मारिदेउन सक्छौ भने फेर्नै पर्दैन श्वास मैले मारिदेउन सक्छौ भने तिमीलाई माया गर्ने यो दिल सारी देउन सक्छौ भने थोरै पनि माया मलाई गरिदिनौ यदि भने आउँदा जाँदा भेट्ने बाटो बारी देउन सक्छौ भने आउँदा जाँदा भेट्ने बाटो बारी देउन सक्छौ भने माया अन्तै सारा सक्छौ मलाई एक्लै संसार सक्छौ काँडे तर्ले बार बिन्दे मनलाई बारा मेरो जान भन्दा रिसाएरै हेर बरु को भन्दा जे नै बोल सास आउँछ तिम्रो बोली सुन्दा गर्छौ गाली गर भित्र बदनामै गर बिन्ती बाहिर न श्रोता काभ्रेका मुक्तक मन विमल श्रेष्ठजीका मुक्त करपसँगै यो गीत तपाईँ समक्ष राखे सुन्दै हुनुहुन्छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तक माला साहित्यिक मनहरूमा छाउ मुक्तक माला साहित्यिक मनहरूमा छाउ मुक्तकमाला यसै गरी सर्जक सामु आऊ मुक्तकमाला साथ दिन्छौँ हर कदम हामी श्रोता बनी सफलताको पथमा लम्की जाऊ मुक्तकमाला सफलताको पथमा लम्की जाऊ मुक्तकमाला आहा साँच्चै मिठा हरफहरू यो मिठो अनुरोध साट्नु भएको छ देवान्टार भोजपुरबाट निर्मला बान्तवाजीले निर्मला बान्तवाजीले पहिलोपटक यी मुक्त करपहरू हामीलाई पठाउनु भएको हो कार्यक्रममा तपाईँकै मुक्त करपहरू जोडिरहेको छु बोलिरहेको छु यसै क्रममा अर्को मुक्तक छ मसँग युवराज ठकुरी अज्ञानीजीको भुर्र उडेर गयो पखेटा लगाएर भुर्र उडेर गयो पखेटा लगाएर भुइँचालो आयो मुटु नै हल्लाएर बनाए सपना बिथोलियो उसको जीवनको दुःखद खबर सुनाएर जीवनको दुःखद खबर सुनाएर सिंहदेवी सात मोरङबाट यी मुक्त खरबसँगै युवराज ठकुरी अज्ञानीजीले हामीलाई सम्झनु भएको हो अर्को मुक्तक लिन चाहन्छु प्रकाश श्रेष्ठजीको आँखा जुदाई तिमीसँग बोलौँ कसरी आँखा जुदाई तिमीसँग बोलौँ कसरी मन परेको तिमी मान्छे भनौँ कसरी साँच्चै चोखो माया गर्छु तिमीलाई मनभरिका सारा कुरा पोखौँ कसरी मनभरिका सारा कुरा पोखौँ कसरी पहिलोपटक गरामुनि साथ झापाबाट प्रकाश श्रेष्ठजीले मुक्त खरफहरू पठाउनु भएको हो अर्को मुक्तक लिन चाहन्छु लक्ष्मण अविनाश रावलजीको इन्द्र रूपी मायाको जाल फाल्दा रोइ रोएँ रूपी मायाको जाल फाल्दा खेरि रोएँ दो बाटोमा जीवन मेरो ढाल्दा खेरि रोएँ जुटा कसम खुवाएर उनै धोकेबाजले स्वार्थीतिर पाइलाहरू चाल्दाखेरि रोएँ स्वार्थीतिर पाइलाहरू खेरि रोएँ यो लोभलाग्दो मिठो मुक्त करप लक्ष्मण अविनाश रावलजीले खिमडा नौ जुपु आछामबाट पठाउनु भएको हो हाल उहाँ भारतमा हुनुहुन्छ उहाँकै अर्को मुक्त पुनः लिन चाहन्छु जीवन टार्नलाई जब गाँसको खोजी हुन्छ जीवन टार्नलाई जब गाँसको खोजी हुन्छ सँगै सँगै बस्नलाई बाँसको खोजी हुन्छ सङ्कटकालमा हराइरहेको छ सरकार मेरा अब छोराको लासको खोजी हुन्छ मेरा अब छोराको लासको खोजी हुन्छ पक्कै मुक्तकमा श्रोताको मनमुटु प्रभावित पार्ने अद्भुत क्षमता हुन्छ लक्ष्मण रावलजीकै मुक्तक लिइरहेको छु अर्को मुक्तक उहाँकै लिएँ खोटी भाग्य दैवले नै छल्छ कतिसम्म खोटी भाग्य दैवले नै छल्छ कतिसम्म बिना आगो यो मन त्यसै जल्छ कतिसम्म कति धड्किरहन्छ मुटु दुःख दिन्छ पलफल यो मनमा हावाहुरी चल्छ कतिसम्म यो मनमा हावाहुरी चल्छ कतिसम्म खेमडा नौजुपु आश्रमका मुक्तकमन लक्ष्मण अविनाश रावलजीका मुक्तक हरपहरू नै जोडिरहेको छु अर्को मुक्तक उहाँकै लिए सँगै एउटा गीत तपाईँ समक्ष सुटुक्क राख्न चाहन्छु बेहुला आकाशको जुनको उपहार बिउला आकाशको जुनको उपहार मेरो थोपा थोपा खुनको उपहार गरिबको झुपरीमा परेको मान्छे दिन सक्दैन प्रिया सुनको उपहार दिन सक्दैन प्रिया सुनको उपहार तिम्रो मेरो मायामा ठुलो परखाल छ महल किरानी तिमी मेरो त छ मा लक्ष्मण अविनाश रावलजीका मुक्त करफसँगै यो गीत तपाईँ समक्ष राखेँ श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्जमा सुनिरहनु भएको यो कार्यक्रम हो मुक्तकमाला प्रविधि संयोजनमा आज भने अच्युत सुवेदीजी हुनुहुन्छ सँगै म मदन भण्डारी तपाईँलाई साथ दिइरहेको छु पछिल्लो केही कार्यक्रमहरूमा हामीले सवाल जवाफ मुक्तक प्रस्तुत गरेका थियौँ तपाईँहरूले धेरै रुचाउनु भएको पायौँ मन पराउनु भएको पायौँ यो साताको लागि पनि पुनः हाम्रा नियमित मुक्तक मनहरू बागलुङका कुन्दन गौतम र शुक्रनगर चितवनकी स्वरूप भण्डारी बीचको सवाल जवाफ प्राप्त भएको छ अबको क्रममा उहाँहरू बीचको यो सवाल जवाफ तपाईँ समक्ष कुन्दन गौतमजीबाट सुरु गर्न चाहन्छु टाढैबाट मुहार लुकाई लजाएर आउँदा टाढैबाट मुहार लुकाई लजाएर आउँदा खाली सिउँदो मेरो समीप सजाएर आउँदा कस्तो होला त्यो दिन तिमीले सोचेकी छौ सानो पञ्चे बाजा आँगनीमा बजाएर आउँदा पञ्चै बाजा आँगनीमा बजाएर आउँदा सरु भण्डारीजी जवाफमा यसो भन्नुहुन्छ मेरो निम्ति अमूल्य त्यो घडी आउँदाखेरि मेरो निम्ति अमूल्य थियो घडी आउँदाखेरि शिरदेखि पाउसम्मै जडी आउँदाखेरि कर्के नजर नहेरी त के छोड्थेँ र कसम बिलको राजा घोडामाथि चढी आउँदाखेरि दिलको राजा घोडामाथि चढी आउँदाखेरि कुन्दन गौतमजी अब यसो भन्नुहुन्छ लजाएर मन्द मन्द हाँस्दा तिमीले लजाएर मन्द मन्द हाँस्ता तिमीले अङ्गालोले अङ्गालोलाई गाँस्ता तिमीले मेरा नजर तिम्रासँग ठक्कर खानेछन् जब यो दिल तो दिलसँग टाँस्ता तिमीले जब यो दिल त्यो दिलसँग टाँस्ता तिमीले सरजी अब यसो भन्नुहुन्छ म पनि त त्यही भोलिको प्रतीक्षामा छु म पनि त त्यही भोलिको प्रतीक्षामा छु घुम्टो साडी चोलीको प्रतीक्षामा छु ताराबाजी खेल्ने सँगै आमा बनिसके बसाई सर्ने डोलीको प्रतीक्षामा छु बसाई सर्ने डोलीको प्रतीक्षामा छु कुन्दनजी जवाफमा यसो भन्नुहुन्छ तिम्रो नामसँगै मेरो थर पाएपछि तिम्रो नामसँगै मेरो थर पाएपछि साँच्चै एउटा पिपलले बर पाएपछि छोडिनेछ जन्मघर तोडिनेछ खोल्दुलिनी मैले तिम्रो तिमीले मेरो भर पाएपछि मैले तिम्रो तिमीले मेरो भर पाएपछि सरजी यसो भन्नुहुन्छ स्वर्ग जस्तै सुन्दर एउटा घर पाए जान्छु स्वर्ग जस्तै सुन्दर एउटा घर पाए जान्छु मेरो मनले चाहेको थर पाए जान्छु सधैँभरि सँगै हुन्छ बर पिपललाई हेर म पनि त त्यस्तै एउटा बर पाए जान्छु म पनि त त्यस्तै एउटा बर पाए जान्छु कुन्दनजी अब यसो भन्नुहुन्छ झुपडी छ त्यसमै स्वर्ग बनाउनु पर्छ सरु झुपडी छ त्यसमै स्वर्ग बनाउनु पर्छ सरु फर्को कुरा छाड्देऊ मन पराउनु पर्छ सरू पक्कै पनि निश्चित हुन्छ बरपिपलको माया गराई बरपिपल जस्तै जोडी जमाउनु पर्छ सरू बरपिपल जस्तै जोडी जमाउनु पर्छ सरू श्रोता सवाल जवाफको क्रम जारी छ सरजी अब यसो भन्नुहुन्छ दिलको राजा तिमीलाई नै मान्छु म कसम दिलको राजा तिमीलाई नै मान्छु म कसम देउरालीमा गईसँगै खान्छु म कसम मात्र एउटा काम तिमीले मेरोमा जित्नु त्यसपछि त नाइ नभनी जान्छु म कसम त्यसपछि त नाइ नभनी जान्छु म कसम कुन्दनजी अब यसो भन्नुहुन्छ साँच्चै सरू तिम्रो मेरो साथ मिलेको छ साँच्चै सरू तिम्रो मेरो साथ मिलेको छ तिमीले भने जस्तो अझ जात मिलेको छ ढिला किन गर्नु मागकै लगनमा आँट्नुपर्छ मनमा तिम्रो मायाको नै आभास मिलेको छ मनमा तिम्रो मायाको नै आभास मिलेको छ सरजी यसो भन्नुहुन्छ मैले मुटु चुडाएर जिउन सक्ने छैन मैले मुटु चुडाएर जिउन सक्ने छैन फटाल दियो भने पनि सिउन सक्ने छैन आजै निदो दिनु हजुर साँचो हो या झुटो घात पाए न त जहर पिउन सक्ने छैन घात पाए न त जहर पिउन सक्ने छैन जवाफमा कुन्दन गौतमजी तिम्रो मुटुभित्र मेरो धड्कन भएपछि तिम्रो मुटुभित्र मेरो धड्कन भएपछि साँच्चै हामी दुईको एउटै मन भएपछि एक्ला एक्लै जिउनु पर्ने कल्पना नि नगरला एउटै ढुकढुकीमा दुईटा तन भएपछि एउटै ढुकढुकीमा दुईटा तन भएपछि सरुजी यसो भन्नुहुन्छ डोलीली लिन आउने हो कहिले डोलीली लिन आउने हो कहिले घर माइत म धाउने हो कहिले सधैँ तिमीले च्याटोमा आश्वासन दिने थाहा छैन दर्शन पाउने हो कहिले कुन्दनजी यसो भन्नुहुन्छ आउनेछु म माघ महिना टर्न नपाउँदै आउनेछु म माघ महिना टर्न नपाउँदै स्वयम्वरको माला ओइलाई झर्न नपाउँदै लजाउँदै रातो चोली लगाउँदै बस्नु तिमी पुग्छौ मेरो घरमा लज्जा मर्न नपाउँदै पुग्छौ मेरो घरमा लज्जा मर्न नपाउँदै सरजी जवाफमा यसो भन्नुहुन्छ विश्वास छ सधैँ तिम्री प्यारी हुनेछु विश्वास छ सधैँ तिम्री प्यारी हुनेछु तिम्रो हरेक सवालमा जुहारी हुनेछु नयाँ घरको नयाँ रीत सिकाउनु पर्छ बा आमाको असल बुहारी हुनेछु बा आमाको असल बुहारी हुनेछु सवाल जवाफ तपाईँ सुनिरहनु भएको छ कुन्दनजी अब यसो भन्नुहुन्छ छोरीबाट बुहारीमा पाइला मोडिनेछ तिम्रो छोरीबाट बुहारीमा पाइला मोडिनेछ तिम्रो त्यसपछि त जन्मघर छोडिनेछ तिम्रो नयाँ रीति नयाँ चलन आफै सिक्दै जान्छौ सरू जब पराई घरमा नाता जोडिनेछ तिम्रो जब पराई घरमा नाता जोडिनेछ तिम्रो अन्त्यमा सरजी यसो भन्नुहुन्छ अगाडि बढोस् यात्रा झरी नआओस् अगाडि बढोस् यात्रा झरी नआओस् कुनै पनि बेदा जीवनभरि नआओस् सानो गल्तीले नि हेर्ने दृष्टिकोण बदलिन सक्छ त्यसैले त कुनै पनि कमजोरी नआओस् त्यसैले त कुनै पनि कमजोरी नआओस् ओहो यो मिठो स्वादिलो रहर लाग्दो सवाल जवाफ बागलुङका कुन्दन गौतमजी र चितवन किशहरू भण्डारी बीचको तपाईँ समक्ष राखेँ आशा छ मन पराउनु रुचाउनु रुचाउनुभयो कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली राखौँ कि भन्दै हुनुहुन्छ मित्र अच्युतजी सूर्य इतानी इतानीजीले पहिलोपटक आफ्ना मुक्त हामीलाई पठाउनु भएको छ सूर्य इतानी इतानीजीका यिनै लोभलाग्दा मुक्त एउटा गीत तपाई समक्ष राख्न चाहन्छु सुन्दर मेरा ती खोलीका तिर अनि मेरा गामहरूलाई सुन्दर मेरा ती खोलीका तिर अनि मेरा गामहरूलाई कसरी भुल्नु र ती खरे अनि जन्मेका ठामहरूलाई याद आउँछ त्यो नदीनाला हरियाली र सुन्दर फाँटहरूको म निशब्द छु सम्झेर ती बिहानी अनि झुल्केका घामहरूलाई म निशब्द छु सम्झेर एकलास भान माझा गिराई बाटो आज अलमा मक्क पर्यो साझा कहाँ बस्ने हो बासा एक्लो इतानीजीका मुक्त मुक्तकरबसँगै यो गीत तपाईँ समक्ष राखे कार्यक्रम मुक्तकमाला रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्जमा सुनिरहनु भएको छ धेरैभन्दा धेरै मुक्तक मनहरूले आफ्ना रसिला कसिला मुक्तकरबहरू हामीलाई लेखेर पठाउनु भएको छ अर्को मुक्त कार्यक्रममा लिन चाहन्छु विजय घिमरेजीको यसपालि घरको छाना चुयो भन्थिन आमा यसपालि घरको छाना छुइयो भन्थिनामा जोगाइराख्या अन्नदाना कुइयो भन्थिनामा वर्ष दिन खाउँला भनी लगाएको बाली बाढी आए सँगै सपना तुइयो भन्थिनामा बाढी आए सँगै सपना तुइयो भन्थिनामा यो पीडा बोलिएको मुक्तक विजय खिम्रेजीको पहिलोपटक चकचकी साथ झापाबाट विजय खिम्रेजीले मुक्तक अरपहरू हामीलाई पठाउनु भएको हो उहाँकै अर्को मुक्तक लिन चाहन्छु चिठी आयो सुदूरबाट सिउँदो खाली छरे चिठी आयो सुदूरबाट सिउँदो खाली छरे माइती घर छोड्ने अब उनको पाली छरे आउनु चाँडै बिदा मिलाई लिन हजुर अब भन्थिन माग्न आउनेको मनोमानी रे भन्थिन माग्न आउनेको मनोमानी छरे सम्भवतः यो उनले राखेको चाह विजयजीलाई हामीले राखेको आशा विजयजीलाई पक्कै जानुहोला विजय घिम्रेजीकै मुक्तक लिइरहेको छु पुनः अर्को मुक्तक उहाँकै लिन चाहन्छु सोचिन कहिले यस्तो होला सोचिन कहिले यस्तो होला गाँसेको सम्बन्ध कस्तो होला उनको त्यो आगमन सधैँभरि मुटुमा गढेर बस्तो होला मुटुमा गढेर बस्तो होला चकचकी साथ झापाका मुक्तकमन विजय घिम्रेजी उहाँकै मुक्त हरफहरू सरसर तिलिरहेको छु पुनः उहाँकै अर्को मुक्तक लिए सपना विपना भइदिए सपना विपना भइदिए विपना सपना भइदिए तिमीलाई सधैँ अगाल्थे उनी मसँग नभइदिए उनी मसँग नभइदिए मुक्तक जोड्ने क्रममा आजलाई भने अन्तिम मुक्तक विजय जिखे यति पीडा देऊ मलाई धरती हल्लियोस् यति पीडा देऊ मलाई धरती हल्लियोस् कारण खोज्नमा बरु संसार रुमलियोस् माया गर्नु भूल हो भने भनिदेऊ तिमी लाखौं प्रेमीहरूको मन सबै खलबलियोस् लाखौं प्रेमीहरूको मन सबै खलबलियोस् चकचकी सात झापाका मुक्तकमन विजय घिम्रेजी हाल नयाँ बानेश्वर काठमाडौँमा बस्दै आइरहनु भएको छ उहाँका यिनै मुक्त गरबसँगै आजको कार्यक्रममा मुक्तकको सिलसिला यति मात्रै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तक प्रेषित गर्नुहुने मुक्तक मनहरू देवदी खत्री मुना मगर कर्म मुस्कान तेजेन्द्र विवश विमल श्रेष्ठ निर्मला बान्धवा युवराज ठकुरी अज्ञानी प्रकाश श्रेष्ठ लक्ष्मण अविनाश रावल कुन्दन गौतम सरू भण्डारी संयुक्त सवाल जवाफ मुक्तक सूर्य इतानी इतानी र विजय घिमरेजी तपाईँ सम्पूर्णलाई आफ्ना मुक्त खरबका लागि धेरै धेरै धन्यवाद तपाईँको मुक्तक लेखन अझ फराकिलो बनोस् कार्यक्रमको तर्फबाट धेरै धेरै शुभकामना बाँकी मुक्तक मनहरूलाई आउने कार्यक्रममा पक्कै समेट्नेछौँ तपाईँ पनि कार्यक्रममा आफ्ना मुक्तकरफहरू प्रतिक्रियाहरू दिन चाहनुहुन्छ पठाउन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम मुक्तकमाला रेडियो भिजन एकानब्बे दशमलव छ मेगा भद्रपुर रोड बिरतामोड झापा त्यस्तै हाम्रो mail ID Muktakmala at the rate Gmail dot com तपाईँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने Facebook dot com slash Muktakmala हजुर मुक्तक मालाको फेसबुक पेज भेटाउनुहुन्छ त्यहाँ गएर पनि आफ्ना मुक्त हरफहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ श्रोता यस कार्यक्रमको पुनः प्रसारण सोमबार दिनको दुई तिस बजे तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई धेरै धेरै धन्यवाद यति धेरै छरिएर रहनुभएका मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न सहयोग पुर्याउनु हुने मुक्तक यात्राका साथीहरू राजीव जीषी सङ्घर्षी रकाइरन गणेश कुन्दन गौतमजी प्रति प्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु यो समयसम्म प्रविधि संयोजनमा सँगै रहनुहुने अच्युत सुवेदीजीलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रमबाट म मदन भण्डारी जाँदा जाँदै मुक्ता छोड्न चाहन्छु ए हावा तिमी मन्द मन्द बहिदेऊ है ए हावा तिमी मन्द मन्द बहिदेऊ है ए पन्छी यो सन्देश सबैलाई कहिदेऊ है प्रेम दिवसमा हामी छुट्टै संसारमा हुनेछौँ ए दैव मेरा दुःख एक दिन तिमी सहिदेऊ है ए दैव मेरा दुःख एक दिन तिमी सहिदेऊ है हस्त श्रोता मङ्गलबार रातको नौ तिस बजे कार्यक्रम पत्रमा भेट्ने बाचा गर्दै आजलाई भने बिदा चाहन्छु नमस्कार त्यो पछि उडी जन्छ रे झरेपछि उडी जान्छ रे अत्तर त्यो फुलको झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ रे संसारमा माया नै मरे पनि रहिरा मरे पनि रहिरहन्छ रे संसारमा माया नै मरे पनि रहिरहन्छ रे मरे पनि रहिरहन्छ रे